बोर्डेले भट्टराईको आरोप सही नभएको तर्क गर्नुभएको थियो पूर्व प्रधानमन्त्री समेत रहनुभएका भट्टराईले केही दिनअघि राजधानीमा भएको एक कार्यक्रममा पश्चिमा शक्तिहरूको अनिच्छाका कारण आगामी मंगिरमा हुने भनेको संविधानसभा निर्वाचन अनिश्चित बनेको टिप्पणी गर्नुभएको थियो भने ट्विटरमा पनि सोही खालको अभिव्यक्ति दिनुभएको थियो यस्तै भेटमा राजदूत बोडेले निर्वाचनका लागि आवश्यक सबै प्रकारका सहयोग गर्न अमेरिका तत्पर रहेको समेत बताउनु भएको छ दलहरूबीच प्रस्तावित निर्वाचन कानूनका कतिपय प्रावधानमा रहेका विवाद तत्काल सुल्झाएर निर्वाचन मिति घोषणा गर्न बोर्डेको सुझाव रहेको थियो यसैबीच माओवादी अध्यक्ष प्रचण्ड र मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी बीच आज छलफल भएको छ मन्त्री परिषदका अध्यक्ष रेग्मीसित उहाँकै निवास बालवाटारमा भएको भेटमा चुनावको मिति आवश्यक ऐन कानून र चुनावी वातावरण बनाउने विषयमा छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराई र बेलायती राजदूत एनडी स्कार्फ बीच पछिल्लो राजनैतिक अवस्थाका विषयमा छलफल भएको छ भट्टराई निवास सानेपामा बिहान भएको भेटमा भट्टराईले पश्चिमा अनुदान प्राप्त केही गैर सरकारी संघ संस्थाहरू संविधान सभाको निर्वाचन भाँड्ने खेलमा लागेको बताउनुभयो भट्टराईले राजद एनडीलाई यस्ता संघ संस्थाका गलत क्रियाकलापप्रति सचेत रहन आग्रह भएको उहाँको निजी सचिवालयले जनाएको छ संविधान सभाको लागि सकारात्मक अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता रहेको पनि भट्टराईले भयो जवाबमा बेलायती राजदूत एनडीले बेलायत लगायत युरोपेली युनियनले नेपालमा राजनैतिक स्थायित्व चाहेको बताउनु भएको थियो मन्त्री परिषदका अध्यक्ष किलराज रेग्मीले संविधान निर्माणका लागि प्राज्ञहरूको पनि महत्वपूर्ण भूमिका रहने भन्दै संविधान निर्माणका लागि सहयोग पुर्याउन प्राज्ञहरूसँग आग्रह गर्नुभएको छ नेपाल प्रज्ञा प्रतिष्ठानको सैतिसौं प्राज्ञ सभाको आज काठमाडौँमा उद्घाटन गर्दै रेग्मीले प्राज्ञहरूको उत्थानका लागि राज्यका तर्फबाट सक्दो सहयोग गर्ने वचन दिनुभयो कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्री रामकुमार श्रेष्ठले प्रज्ञा भवन जीर्णोद्वारका लागि बजेट विनियोजन भएको जानकारी दिँदै कर्मचारीको तर्फबाट पनि आआफ्नो भूमिका निभाउन आग्रह गर्नुभयो नेपाली कंग्रेसका महामन्त्री प्रकाश मानसिंहले निर्वाचनका लागि चार दलबीच भएको एघार बुधे र पच्चिस बुधे सहमति पालना हुनुपर्ने बताउनु भएको छ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद कर्मचारी संघको चौथो केन्द्रीय महाधिवेशनको उद्घाटन गर्दै उहाँले ए माओवादी नेपाली कंग्रेस एमाले र मधेसी मोर्चाबीच भएको सहमति भन्दा दायाँ बायाँ जान नहुने बताउनुभयो महामन्त्री सिंहले ए माओवादी र मधेसी मोर्चाले विगतको सहमतिलाई बेथोलेकाले चुनाव मिति घोषणा हुन नसकेको दावी गर्नु गर्नुभयो राजनैतिक सहमतिबाटै उचित निकास निकाल्न सर्वोच्चका प्रधान न्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा चुनावी सरकार गठन भएको भन्दै उहाँले सहमतिपछि फेरि अल्झिएर बस्न नहुने जिकिर गर्नुभयो महामन्त्री सिंहले ए माओवादी र मधेसी मोर्चा सहमति बिथोल्न खोज्दैछ यसले देशको निकास पाउँदैन सहमतिलाई अक्षरस पालना गर्न गरेर जानुपर्छ निर्वाचन आयोगले कार्तिक अठाइस गतिका लागि निर्वाचनको मिति प्रस्ताव गरेको सन्दर्भ कोट्याउँदै उहाँले आयोग आयोगले आधिकारिक रूपमा छिटो निर्वाचनको मिति घोषणा गरेर देशमा चुनावी माहौल बनाउनु पर्नेमा जोड़ दिनुभयो यसैबीच कंग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजालले थ्रेस होल्ड नराखी निर्वाचन भए त्यसले पनि संविधान दिन नसक्ने बताउनु भएको छ विराटनगरमा संचारकर्मीसँगको भेटमा उहाँले थ्रेस होल्ड नराख्दा सबै दलहरूको ससाना संख्यामा प्रतिनिधित्व हुने र त्यसले विभिन्न चलखेल बढाउने हुँदा संविधान बन्न नसक्ने दावी गर्नुभयो थ्रेस होल्डले लोकतन्त्रलाई मजबुत बनाउने र निर्वाचन निर्वाचनलाई मर्यादित बनाउने भएकाले त्यसमा सम्झौता गर्न नहुने नेता रिजालको भनाइ थियो मध्य तथा पूर्वी तराईको भ्रमणमा निस्किएका पूर्वराज ज्ञानेन्द्र शाह बाराको सिमरा पुग्नु भएको छ सिमरा विमानस्थलमा उहाँका उहाँलाई समर्थक र राजावादीले भव्य स्वागत गरेका छन् पूर्व राजा ज्ञानेन्द्रले पर्सा बारा मकवानपुर रौतड सरलाई धनुषा महोत्तरी सिराहा सप्तरी हुँदै पूर्वी नेपालको झापासम्मको भ्रमण गर्ने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ गएको माघमा तराईको भ्रमणका लागि बारा पुगेका पूर्व राजा छोरा पारस गम्भीर बिरामी भएपछि भ्रमण छोटाएर काठमाडौँ फर्कनु भएको थियो नेपाली कंग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले समलिङ्गी तेस्रो लिङ्गिकको अधिकारका लागि सामूहिक दबाव दिन सुझाव दिनुभएको छ राजनैतिक तथा कानूनी अधिकार प्राप्तिका लागि सामूहिक दबाव आवश्यक रहेको भन्दै केसीले संगठित भएर सरकारलाई दबाव दिन सुझाव दिनुभएको हो समलिङ्गिक तेस्रो लिङ्गिकको मातृ संस्था नेलहिरा समाजका कार्यकारी निर्देशक सुनिल बाबु पन्तको नेतृत्वमा आज बिहान केसी निवास पुगेको समाजको टोलीसँग कुरा गर्दै सदस्य केसीले आगामी संविधान सभाको निर्वाचनमा आफ्नो पार्टीबाट यौनिक तथा लैङ्गिक अल्पसंख्यकको प्रतिनिधित्वका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो उहाँले कंग्रेस केन्द्रीय समितिको बैठकमा समलिङ्गी तेस्रो लिङ्गीलाई संविधान सभामा प्रतिनिधित्व पर्ने विषय एजेण्डाको रूपमा उठाउने आश्वासन समेत दिनुभयो निधिरा समाजका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले अझै पनि आफूहरूले पहिचान अनुसारको नागरिकता लिन समस्या परिरहेको भन्दै यसमा सरकार राजनैतिक दलले विशेष पहल गर्नुपर्ने आवश्यकता औल्याउनुभयो भुटबलबाट दुध लिएर काठमाडौँतर्फ जाँदै गरेको ट्याङ्कर धादिङको जोगीमारा गाविसको ज्यामिरे घाटमा पृथ्वी राजमार्गबाट तिरुसुली नदीमा खस्दा दुईजना बेपत्ता भएका छन् भने एकजनाको सकुशल उद्धार भएको छ जोगीमारा प्रहरी चौकी कामसा राति एक बजेतिर जोगीमारा गाविसमा पर्ने पृथ्वी राजमार्गको ज्यामिरे घाट नजिकैबाट एक घ पाँच चार चार नम्बरको ट्याङ्कर सडकदेखि पचास मिटर तल तिरुसुली नदीमा खस्दा ट्याङ्करका चालक रूपन्देही जिल्ला बुद्धनगर साथका तीस वर्ष बहादुर थापा र अर्का एक यात्रु हराइरहेका छन् ट्रकका सहचालक तेइस वर्षीय प्रकाश पौडेलको भने सकुशल उद्धार गरेको प्रहरी जनाएको छ सड़कबाट पचास मिटर तल नदीमा खसेको ट्याङ्करलाई नदीले बगाएर पन्ध्र मिटर तल पुर्याइसकेको भए पनि नदीमा बढिरहेको बाढी र अविरल वर्षाका कारण समस्या भएको प्रहरीले जनाएको छ सकुशल उद्धार गरेका सहचालकको काठमाडौँको सानेपा स्थित स्टार अस्पतालमा उपचार भइरहेको छ पूर्वी चितवनको रत्नगरमा गराती कार सहित दुईवटा ट्र्याक्टर प्रहरीले बरामद गरेको छ रत्नगर बाह्र डुम्बरी चोक स्थित सडकछेउमा व्यवहारिस अवस्थामा दुईवटा ट्र्याक्टरमा तीन सय क्युफिटको अस्नाको चौध गोलिया बरामद गरेको हो ना चार त पैँतिस सोह्र र ना तिन त एकाउन्न बयासी नम्बरको सो ट्र्याक्टरका चालकहरू भने भाग्न सफल भएको इलाका प्रहरी कार्यले रत्नगरले जनाएको छ वीरेन्द्रनगरमा रहेको कालिका सामुदायिक वनबाट ल्याएको सो कारसहित ट्र्याक्टर सुराकीका आधारमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रत्नगरका प्रहरी नाब निरीक्षक बद्री पौडेले जानकारी दिनुभयो गैराती साढे नौ बजेतिर नियन्त्रणमा लिएको काठ र ट्र्याक्टर राति नै जिल्ला प्रहरी कार्यालय पठाइएको र आज जिल्ला वन कार्यालयको जिम्मा लगाएको बताइएको छ सामुदायिक वनकै उपभोक्ताले चिरानका लागि लैजान लागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ इलाका प्रहरी कार्यालय रत्नगरले काठ तस्करलाई नियन्त्रणमा लिने र लागु नियन्त्रण गर्ने मुख्य प्राथमिकता बनाएको छ कमलरी समेत समिति समितिको आह्वानमा गरेको तराई बन्द आज चौथो दिन पनि जारी छ बन्दका कारण तराईका जिल्लाहरूको जनजीवन कष्टकर बन्दै गएको छ बन्दका कारण यातायातका साधन सञ्चारमा आउन सकेका छैनन् भने शिक्षण संस्था उद्योग व्यवसाय मंगलबारदेखि नै ठप्प छन् संघर्ष समितिले सरकारसँग वार्ता गरिरहेको भए पनि वार्ता निष्कर्षमा पुग्न नसक्दा बन्द झन लम्बिँदै गएको छ सरकारसँग बिहिबार भएको वार्तामा कमलरीहरूको एघार बजे मागहरू मध्ये नौवटा मागमा सहमति भएको संघर्ष समिति समितिले जनाएको छ यो हप्ता सुन चाँदीको भाव बढेको छ व्यवसायहरूको अनुसार यस हप्ता सुन तोलामा एक हजार एक सय पचास रुपियाँले बढेको छ हप्ताको पहिलो दिन आइतबार तोलामा एक हजार रुपियाँले घटेर एकाउन्न हजार तिन सय पचास रुपियाँ झरेको सुन को भाउ त्यस यता भने लगातार उकालो लागेको छ आज हप्ताको अन्तिम दिन सुन महँगिएर तोलाको बाहन्न हजार पाँच सय रुपियाँ पुगेको नेपाल सुन व्यवसाय महासंघले जनाएको छ आइतबारको भावमा सोमबार बढेर सुन एकाउन्न हजार छ सय रुपियाँ पुगेको थियो भने मंगलबार बाहन्न हजार दुई सय पचास रुपियाँ कायम भएको थियो बुधबार भने सामान्य घटेर एकाउन्न हजार आठ सय पचास रुपियाँ झरेको भाउ बिहिबार फेरि बढेर बाहन्न हजार दुई सय पचास रुपियाँ कायम थियो बिहिबार कायम भएको भावमा आज फेरि दुई सय पचास रुपियाँ बढेर बाहन्न हजार पाँच सय रुपियाँ पुगेको महासंघले जनाएको छ यस्तै यो हप्ता चाँदीको भाव सात सात रुपियाँ बढेको छ पहिलो दिन तोलामा आठ सय सत्तरी रुपियाँमा कारोबार भएको चाँदी आज अन्तिम दिन आठ सय सतहत्तर रुपियाँमा किनबेच भइरहेको छ अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ दुई हजार सत्तरी साल चुनावको वर्ष हुने एमाले नेता माधव कुमार नेपालको भनाई तपाईँलाई कस्तो लाग्यो ए जनता खुसी पार्ने बोली बी अब त हुनै पर्यो नि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 छन् श्रीमती एज मिलालले पनि पुटिनसँग अब साथ रहन नसक्ने भन्दै सम्बन्ध विच्छेद गर्न लागेको बताएकी बीबीसीले जनाएको छ दुवैले पारपाचुके सम्बन्धी घोषणा सरकारी टेलिभिजन मार्फत गरेका हुन् आफर दुईजनासँगै रहन नसक्ने भएपछि दुवैले छलफलबाट निर्णय लिएको पुटिनले जानकारी दिएको जनाइएको छ दुवैको आफ्नै जिन्दगी रहेकाले यस्तो निर्णय लिनु परेको पुटिनले बताएका छन् पछिल्ला दिनमा दुईजनाको सम्बन्धबारे बजारमा निकै चर्चा चल्न थालेपछि यस्तो निर्णय लिने जनाइएको लिएको जनाइएको छ दुई छोरी रहेका उनीहरूको तीस वर्षअघि विवाह भएको थियो खेल समाचार गोर्खा कप फुटबल अन्तर्गत आजबाट नक आउट चरणको खेल शुरू हुँदैछ त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा दिउँसो सभा तीन बजेपछि शुरू हुने खेलमा मनाङ मर्स्याङदी र मसिन्द्र क्लब भिड्नेछन् मसिन्द्र समूह एकको विजेता हो भने मनाङ समूह सीको उपविजेता हो आजको विजेताले अब सेमी फाइनलमा स्थान सुरक्षित गर्नेछ उता आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज पाकिस्तान र वेस्ट इन्डिज बीच प्रतिस्पर्धा हुँदैछ खेल नेपाली समयअनुसार दिउँसो साढे तीन बजेपछि ओभलमा शुरू हुनेछ पाकिस्तान मिसबाह उल कप्तानीमा मैदानमा उत्रनेछ भने वेस्ट इन्डिजको नेतृत्व भने डोन बाब्रोले सम्हाल्नेछन् यसअघि गैराती सम्पन्न भएको खेलमा दक्षिण अफ्रिकालाई छब्बीस रनले पराजित गर्दै भारतले विजय सुरुवात गरेको छ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक नेपालमा छिटो संविधान सभा निर्वाचन भएको हेर्ने अमेरिकाको चाहना पश्चिम अनुदान प्राप्त केही गैर सरकारी संघ संस्थाहरू संविधानसभाको निर्वाचन भाँड्ने खेलमा लागेको माओवादी उपाध्यक्ष भट्टराईको आरोप पूर्वी चितवनको रत्नगरमा असनाको कारसहित दुईवटा ट्राक्टर बरामद त्रिशुलीमा ट्याङ्कर खस्ता दुईजना बेपत्ता टर्कीका प्रधानमन्त्रीद्वारा जारी विरुद्ध प्रदर्शन तत्काल रोक्न आग्रह रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो श्रीमतीसँग सम्बन्ध